भेट्दै श्रीलङ्कासँग पाकिस्तान पराजित खुसी जीवन सुखी परिवार सुनौलो भविष्य र सुरक्षित बचतको लागि विश्वासिलो आधार एभरेस्ट ब्याङ्क लिमिटेड अब नारायणगढ हुँदै पूर्वी चितवनको पर्सा बजारमा पनि एभरेस्ट ब्याङ्क लिमिटेडमा रु एक सयमा खाता खोल्नुहोस् र एटिएम कार्ड सुत्तीमा लिनुहोस् ब्याङ्कका विशेषताहरू भारतमा दुःखले कमाएको पैसा पन्जाब नेसनल ब्याङ्क मार्फत सजिलै र सुरक्षित रूपमा तपाईँको आफ्नो खातामा जम्मा गर्न सकिने साथै संसारभरिबाट एभरेज रेमिट मार्फत पठाएको रकम सजिलै भुक्तानी पाइने साथमा भारत पैसा पठाउन सकिने देशभरका एभरेज ब्याङ्कको पचासवटा शाखा मार्फत सजिलै रकम पठाउन र जम्मा गर्न सकिने सर्वसुलभ दरमा घर कर्जा शैक्षिक व्यवसायिक लगायत कृषि कर्जा अत्याधुनिक एसएमएस ब्याङ्किङ ब्याङ्किङ लकर सुविधा एवं मोबाइलमा रिचार्ज गर्न सकिने सम्पर्क एफ्रेस ब्याङ्क लिमिटेड खैरोहनी चार पर्सा चौबिस कोटी चोक फोन शून्य छपन्न पाँच बयासी नौ सय साठी रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हल राष्ट्रिय खबर अब विस्तारमा सरकारले आर्थिक वर्ष दुई हजार सत्तरी एकहत्तरको बजेट आज ल्याउँदैछ मन्त्री परिषदको स्वी मन्त्री परिषदले स्वीकृत गरेको बजेट अर्थमन्त्री शङ्कर प्रसाद कोइरालाले साँझ सिंह दरबार स्थित राष्ट्रिय योजना आयोगको सभा हलमा पेश गर्दै हुनुहुन्छ दिउँसो बसेको मन्त्री परिषद बैठकले पाँच खर्ब दस अर्ब रुपियाँ बराबर भन्दा बढीको बजेट स्वीकृत गरेको छ मन्त्री परिषदले स्वीकृत गरेको बजेट राष्ट्रपति डाक्टर रामवरण यादव समक्ष पठाइएको छ राष्ट्रपति डाक्टर रामवरण यादवबाट विनियोजन विधेयक दुई हजार सत्तरी राष्ट्र ऋण उठाउने विधेयक दुई हजार सत्तरी ऋण तथा जमानत विधेयक र आर्थिक विधेयक दुई हजार सत्तरी स्वीकृत भएसँगै अर्थमन्त्री कोइरालाले बजेट विवरण पेश गर्नुहुनेछ बजेटले संविधान सभा चुनावलाई विशेष प्राथमिकतामा राखेको छ भने कर्मचारीको तलब वृद्धि पनि बजेटको प्राथमिकतामा परेको छ ऊर्जा क्षेत्रलाई प्राथमिकता दिइएको बजेटमा निर्वाचनको सुरक्षा सडक पूर्वाधार विस्तार र कृषिको व्यवसायीकरणमा विशेष प्राथमिकता दिइएको छ सरकारले कर्मचारीको तलबमा करिब सोह्र प्रतिशतसम्म समायोजन गर्ने बताइएको छ बढ्दो खर्च व्यवस्थापन गर्न सरकारले राजस्व असुलीमा करिब बिस प्रतिशतले वृद्धि गर्ने गरी तयारी गरिरहेको छ यस्तै भन्सार दरमा केही हेरफेर गरिनेछ बजेट भाषणको नेपालवाणी नेटवर्कले प्रत्यक्ष प्रसारण गर्नेछ उच्च स्तरीय राजनैतिक समितिको बैठक अहिले बानेश्वरमा बसिरहेको छ नयाँ बानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी बैठकमा आगामी मक्सिरमा गर्ने भनिएको निर्वाचन प्रक्रियाको विरोध गरिरहेको नेकपा माओवादीसँग गर्ने वार्ता लगायतका विषयमा छलफल भइरहेको बताइएको छ साथै सरकारले आज पेश गर्न लागेको बजेटका विषयमा समेत समितिको बैठकमा छलफल भइरहेको एक नेताले जानकारी दिएका छन् यसबारेमा थप जानकारी दिनका लागि बैठक स्थलमा रहनुभएका हाम्रा सहकर्मी पत्रकार ऋषि धमला अहिले टेलिफोन सम्पर्कमा हुनुहुन्छ ऋषिजी हजुर बैठकमा के भइरहेको छ भन्ने बारेमा केही जानकारी बाहिर प्राप्त भएको छ अहिलेसम्म केही जानकारी आएको छैन जीवनजी मैले उच्चस्तरीय राजनीति समितिका संयोजक र सदस्यहरूसँग बुझ्ने प्रयत्न गरेको थिएँ यो बैठक आकस्मिक तपाईँहरूले किन राख्नुभयो भनेर तर पनि नेताहरूका अनुसार चाहिँ आजको बैठकमा सरकारले जुन ल्याउने भनेर भनेको जुन बजेट छ त्यो बजेटको बारेमा विशेष छलफल हुने भनेर बताइएको छ खास गरी बजेट विकासमुखी हुनु हुँदैन र राष्ट्रिय योजनाहरूको बारेमा जसरी चाहिँ सरकारले प्राथमिकताका साथ अगाडि बढाउने भनेर बजेटमा भनेको छ त्यसमा चाहिँ उच्चस्तरीय राजनीति समिति चाहिँ असन्तुष्ट रहेको भनेर बताइएको छ सरकारले बजेटको बजेटको प्राथमिकताको बारे जुन सीमा निर्धारण गरेको छ त्यसमा दलहरू र सरकारको बिचमा केही कुराहरूमा केही मुद्दाहरूमा असमझदारी बढेको भनेर भनिएको छ राष्ट्रपतिले पनि अब बजेट चाहिँ स्वीकृत गर्ने अथवा प्रणालीकरण गर्ने चाहिँ अब करिब करिब सहमति भइसकेको छ कोइरालाले अहिले भर्खरै मलाई जानकारी दिनुभएको छ त्यसैले गर्दाखेरि हिजै शीर्ष नेताहरूले आज चाहिँ मन्त्री परिषद अध्यक्ष रेग्मीलाई भेट्ने भनेर भनेका थिए तर भेट हुन सकेन त्यसैले गर्दाखेरि आज चाहिँ उच्चस्तरीय राजनीति समितिले बजेटको बारेमा असन्तुष्टि जुन चुनावमा बढ्दै गएको छ एकीकृत माओवादी पार्टीका अध्यक्ष प्रचण्डले चाहिँ अहिले भर्खरै बैठकमा चाहिँ किनबैले किरणसँग मै वार्ता गर्छु र उहाँसँग वार्ता गर्ने जिम्मेवारी मलाई दिनुहोस् भनेर उहाँले चाहिँ प्रस्ताव राख्नु भएको छ भनेर भनिएको छ त्यसैले गर्दाखेरि मोहन वैद्य किनलाई कसरी चुनावमा ल्याउने भन्ने बारेमा र उहाँको मागलाई कसरी अहिलेको स्थितिमा एजेन्डा जुन छ माओवादीको त्यसलाई कसरी सम्बोधन गर्ने भन्ने बारेमा पनि बैठक केन्द्रित छ खास गरी गोलमेज सम्मेलन मार्फत चाहिँ चुनावमा जानको लागि माओवादी तयार हुन्छ कि हुँदैन भन्ने बारेमा दलहरूले अहिले मुख्य एजेन्डाका साथ छलफल गरिरहेका छन् ऋषि जस्तो आज राष्ट्रपति कार्य मन्त्री परिषदको बैठक सकिएपछि लगत्तै राष्ट्रपति कार्यालयमा त्यो विधेयक अध्यादेश मार्फत बजेट ल्याउने भन्ने जुन प्रक्रिया हुनुपर्छ गर्ने हो यो ढिलो यो नभ अगाडि नबढेर अनि बजेट साढे पाँच बजे घोषणा गर्ने भनिएको थियो तर पाउने सात बजेका लागि सारिएको छ के कारणले ढिलो भएको भन्ने बारेमा केही जानकारी पाउनु भएको छ त्यहाँ अहिले मैले सरकारका केही मन्त्रीहरू र अर्थमन्त्रीका निकटका व्यक्तिहरूसँग चाहिँ आज खास गरी यो समय किन सारियो समय सार्नुको कारण के हो भनेर बुझ्ने प्रयत्न गरेको थिएँ कसैले पनि आधिकारिक रूपमा कुनै पनि सूचना दिएका छैनन् जीवनजी खास गरी भनियो भने अहिलेको स्थितिमा समय किन सारियो त समय सार्नुको कारण के हो भनेर न त सरकारले भन्न सकेको छ न त अर्थमन्त्रीले नै भन्न सक्नु भएको छ उच्च स्तरीय समितिमा यसबारे केही छलफल हुने भनेर भनिएको कारणले समय सारिएको हो कि भन्ने अनुमान चाहिँ गर्न सकिन्छ तर वास्तविकता के हो अहिले यसै भन्न सकिँदैन जीवनजी होइन जस्तो आज बजेट आउँछ भन्ने कुरा धेरै पहिलादेखि थाहा थियो र राष्ट्र आज प्रधान के अरे अर्थमन्त्रीले बजेट घोषणा गर्ने कुरा भइसकेको अवस्थामा यता बजेटको काम चाहिँ अगाडि नबढ्नु यता आकस्मिक रूपमा उच्चस्तरीय समितिको बैठक बस्नु यो आफैमा रिलेटेड केही विषय हो कि जस्तो लाग्छ कि लाग्दैन के हुन्छ सरकार र दलहरूको बिचमा उच्च सेवानी समितिको बिचमा केही मुद्दाहरूमा अझै पनि विमति रहेको छ जीवनजी बाहिर नआउँदा पनि खास गरी चार दलीय सिन्डिकेटको कुरा पनि छ त्यसैले गर्दाखेरि आज चाहिँ सरकारले जुन बजेट ल्याउन लागेको छ त्यसमा चाहिँ साना दलको चाहिँ भावना पनि समेट्ने अथवा अहिलेको स्थितिमा सरकारको आफ्नै दृष्टिकोण पनि रहेको कारणले गर्दाखेरि अर्थमन्त्री पनि यो बजेटमा चाहिँ अलिकति केही नयाँ कार्यक्रमहरू ल्याउने पक्षमा रहेको कारणले गर्दाखेरि मलाई लाग्छ दलहरूको बिचमा र सरकारको बिचमा केही विमति त छन् तर ठ्याक्कै यो नै हो अथवा तपाईँ यस कारणले नै चाहिँ आजको बजेट सम्बोधनको समय सर्यो अथवा उच्चस्तरीय राजनीति समितिको बैठक आकस्मिक दिन डाकिएको छ यसले गर्दा कहाँ केही कमी कमजोरी देखिन्छ तर पनि त्यसलाई कसरी सम्बोधन गर्ने कसरी मिलाउने सरकार र दलहरूको बिचमा जुन द्वन्द नबढोस् भनेर उच्चस्तरीय समितिको बैठक राखिएको हो भनेर भनिएको छ जीवनजी हस् धन्यवाद ऋषिजी उहाँ हुनुहुन्थ्यो सहकर्मी ऋषि धमला अहिले भर्खरै मात्र प्रमुख चार राजनैतिक दलहरूद्वारा गठित उच्चस्तरीय राजनैतिक समितिको बैठक बानेश्वरमा बसिरहेको छ र बैठक उता बसिरहेको बेलामा अहिले साढे पाँच बजे घोषणा गर्ने भनिएको बजेट समेत पछाडि सरेको छ र यसैका विषयमा छलफल भएको हुनसक्ने भनेर बाहिर चर्चा भइरहेको छ साथै बैठकमा आज पेस गर्ने भनिएको बजेटका साथसाथै नेकपा माओवादी लगायतका आन्दोलन गरिरहेका दलहरूसँग वार्ता गर्ने विषयमा समेत छलफल भइरहेको भर्खरै मात्र मात्र हामीलाई उहाँले जानकारी दिनुभएको छ प्रमुख चार दल सम्मिलित उच्च स्तरीय राजनीतिक समिति नेकपा माओवादीले वार्तामा ल्याउनका लागि एजेन्डा तय गर्न बैठकमा बसिरहेका बेला संयन्त्रको बैठकले चुनावी परियोजनाका लागि गठन भएको वर्तमान सरकारले चुनाव भन्दा बाहिरका कुरामा अल्झिएको नेकपा माओवादीले निष्कर्ष निकालेको छ यसैबीच नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले चार दलसित वार्ता चार दलबाट चार दलसँग गरिने वार्ताबाट समाधान ननिस्कने पनि बताउनु भएको छ यही अवस्थामा वार्तामा बस्नुको औचित्य नभएको समेत उहाँको भनाइ छ राजधानीमा आज गरिएको कार्यक्रममा अध्यक्ष वैद्यले ठूला राजनैतिक दलहरूले मङ्सिर चारको चुनाव र वर्तमान सरकारको बहिर्गमनका बारेमा छलफल नै गर्न नचाहेकाले वार्ताबाट निकास ननिस्कने बताउनु भयो अध्यक्ष वैद्यले वार्ताका लागि राजनैतिक दल र सरकार जिम्मेवार नभएको पनि आरोप लगाउनु भयो अध्यक्ष वैद्यले चीनले नेपालको आन्तरिक मामलामा कहिले हस्तक्षेप हस्तक्षेप नगर्ने भन्दै चुनावमा जानका लागि र एकीकृत माओवादीसँग पार्टी एकीकरण गर्नका लागि कुनै दबाव नदिएको बताउनुभयो नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले निर्वाचन आयोगले दिएको अन्तिम म्याद सकिनु एक दिन अगाडि आज फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउनु भएको छ जिल्ला निर्वाचन कार्यालय काठमाडौँमा पुगेर सभापति कोइरालाले नाम दर्ता गराउनु भएको हो निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन असार मसान्तसम्म अर्थात् भोलिसम्मको अवधि तोकेको छ आयोगले तोकेको समय सकिने भएपछि अमेरिका भ्रमण छोट्याएर कोइराला हिजो स्वदेश आउनु भएको हो यसै गरी नेपाली सिने जगतका नायक राजेश हमालले पनि बबर महलमै पुगेर आजै आफ्नो नाम दर्ता गराउनु भएको छ यसैबीच फोटो सहितको मतदाता नामावली दर्ताका लागि निर्वाचन आयोगले तोकेको अन्तिम मिति सकिन दुई दिन बाँकी रहँदा नाम दर्ता गराउनेहरूको भिड वात्तै बढेको छ मङ्सिर चार गते हुने संविधानसभा निर्वाचनका लागि नाम दर्ता गर्ने अन्तिम समय असार एकतिस गतेको अघिल्लो दिन घुइँचो बढेको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 महोत्सवको आज नेपाल प्रज्ञा प्रतिष्ठानमा शुभारम्भ गर्नुभएको छ भोलिसम्म चल्ने महोत्सवमा सबै विकास क्षेत्रका अति प्राचीनदेखि आधुनिकसम्मका कला र संस्कृतिका विविध विधालाई प्रस्तुत गरिनेछ नृत्य र गीत प्रतिष्ठानले प्रतीक्षालयमा ना प्रतीक्षालयमा तथा नाटक सर्वनाम थिएटरमा कालिका स्थान र मण्डला थिएटर अनामनगरमा प्रस्तुत गरिने कार्यक्रम रहेको छ अछाम जिल्लाको लोकप्रिय हुडकेउली नृत्य प्रस्तुत गरी महोत्सव शुभारम्भ गरिएको थियो कार्यक्रमको संयोजन गर्नुहुने सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति अमर गुरुङले नेपाली समाजमा प्रचलित विविध गीत र सङ्गीतलाई अझ चम्कन दिन पहिलो पटक कार्यक्रम आयोजना गरिएको बताउनुभयो एकीकृत नेकपा माओवादीले आज बोलाएको बैठक स्थगित गरेको छ आन्तरिक तयारी नपुगेको भन्दै भोलि दिउँसो तीन बजेसम्मका लागि बैठक स्थगित गरिएको एकीकृत नेकपा माओवादीले जनाएको छ आज आउँदो विस्तारित बैठक बारेमा ब्युरो र राज्य समितिका इन्चार्जहरूसँग छलफल गर्न आज बैठक बोलाइएको थियो पार्टी उपाध्यक्षबाट डाक्टर बाबुराम भट्टराईले दिएको राजीनामा पछिल्लो विवाद सुल्झाउन एकीकृत माओवादीले कसरत गर्दै आइरहेको छ विवादलाई विस्तारित बैठक अघि नै सहमति गर्न ब्युरो र राज्य समितिका इन्चार्जहरूको बैठक बोलाइएको हो यसैबीच एकीकृत माओवादीकी नेत्री हिसिला एमीले पार्टी एकताबद्ध ढङ्गले रूपान्तरणमा लागेको बताउनु भएको छ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीको बाबु र उपाध्यक्ष बाबुराम भट्टराई आमा भएको भन्दै एमीले आमा बाबु दुवै मिलेर पार्टी सुदृढीकरण सुदृढीकरण गर्न लागेको तर्क गर्नुभएको कार्यक्रममा एमएलए उपाध्यक्ष भट्टराईको पद त्याग पार्टीलाई सुदृढ बनाउनका लागि भएको बताउनुभयो उहाँले पार्टी बिग्रदै गएकाले त्यसलाई सुधार्नुपर्छ भन्दै भट्टराईले पद त्याग गरेको उहाँ उहाँको भनाइ छ पार्टीलाई अझै सुदृढ बनाउन निर्वाचनपछि संगठनात्मक विशेष महाधिवेशन गर्ने तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभयो नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक पदमा थप जनशक्ति आह्वान गरेको छ प्रहरी प्रधान कार्यालयले आज सूचना प्रकाशित गर्दै सहायक निरीक्षक पदमा एक हजार साठीजना माग गरेको हो खुल्ला आदिवासी जनजाति महिला दलित र पिछडिएका क्षेत्रको छुट्टा छुट्टै कोटामा थप जनशक्ति आह्वान गरिएको छ भदौ चार गतेसम्म दरखास्त दिन सकिने प्रहरीले जनाएको छ संयुक्त संघर्ष समितिले कमिसन वृद्धिको माग राख्दै आन्दोलनको घोषणा गरेको छ समितिले आज राजधानीमा पत्रकार सम्मेलन गरी ग्यास उद्योगीहरू मापदण्ड विपरीत चलेको भन्दै आन्दोलनको घोषणा गरेको हो ग्यास व्यवसायहरूले आगामी साउन दुई गतेबाट ग्यास उद्योग विरुद्ध चरणबद्ध आन्दोलन गर्ने धम्की दिइएका हुन् दुई गते ग्यास उद्योग संघ घेराउ तथा धरना चार गतेदेखि ग्यास खरिद बन्द छ गतेदेखि उद्योगहरूमा विरोध र दस गतेदेखि ग्यास सिलिन्डर फिर्ता गरिने उनीहरूले बताएका छन् ग्यास उद्योगीले मापदण्ड विपरीत ग्यास बेचेको आरोप उनीहरूको छ उद्योगीले कम तौलको सिलिन्डर बेचेको सिलिन्डरमा लेदो मिसाइएको मट्टितेल र सुन चाँदीमा भ्याट छुट दिइएको तर ग्यासमा भ्याट छुट नदिएकाले आन्दोलन गर्नु परेको तर्क उनीहरूको छ ग्यास उद्योगीले प्रति सिलिन्डर एक सय पचास रुपियाँ नाफा लिइरहेको तर आफूहरूले तिस रुपियाँ मात्र पाउने गरेकाले चार सय रुपियाँ बढाउ चार रुपियाँ बढाउन माग गरिएको उनीहरूको भनाइ छ आफूहरूको मागलाई सरकारले स्वीकारे पनि उद्योगीले दुई रुपियाँ मात्र बढाउन खोजेकाले आन्दोलन गर्नु परेको बताएका छन् व्यस्ततामा स्वस्थता भन्ने सन्देश सहित नेपाल दुग्ध विकास संस्थान डिडिसीले स्लिम मिल्क नामक दुध नयाँ प्याकेट बजारमा ल्याएको छ आज पत्रकार सम्मेलन गरी डिडिसीले नयाँ दुध बजारमा ल्याएको जानकारी दिएको हो दैनिक पाँचदेखि छ हजार लिटरको हाराहारीमा खपत हुने लक्ष्य लिएको नयाँ स्लिम मिल्क पाँच सय एमएलको प्याकेटमा उपलब्ध छ संस्थानका महाप्रबन्धक सियाराम प्रसाद सिंहले प्रति प्याकेट बाइस रुपियाँमा दुध बिक्री गरिने जानकारी दिनुभयो मेघा बैंक लिमिटेडले एक लाख चौवालिस हजार सर्वसाधारणलाई मेगा सेयर बाँडफाँड गरेको छ गत जेठ उन्नाइस गतेदेखि बाइस गतेसम्म सर्वसाधारणका लागि सेयर निष्कासन खुल्ला गरेको बैंकमा एक लाख साठी हजार पाँच सय चौबिस जनाले आवेदन दिएका थिए बैङ्क स्थापनाको तीन वर्ष पुरा भएको अवसरमा आज गरिएको कार्यक्रममा बैङ्कले यस्तो जानकारी दिएको हो सर्वसाधारण लगानीकर्ताका लागि उनासाठी करोड नब्बे लाख रुपियाँ उनसत्तरी करोड नब्बे लाख रुपियाँ बराबरको उनसत्तरी लाख नब्बे हजार किता साधारण सेयर छुट्याइए पनि चौध अर्ब रुपियाँ अर्थात् बाइस गुन्ना भन्दा बढी आवेदन परेको थियो सर्लाहीको रामवनमा रहेको जनता उच्च माध्यमिक विद्यालयमा भएको भ्रष्टाचार र अनियमितताको छानबिन गर्न सर्वोच्च अदालतले दिएको आदेशमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नटेर्दा विद्यालयको अवस्था बेहाल भएको छ विद्यालय भवन निर्माण स्टेसनरीदेखि हरेक क्षेत्रमा व्यवस्थापन समिति र प्रधानाध्यापक वीरेन्द्र मिश्र सहितका पदाधिकारीले भ्रष्टाचार र अनियमितता गरेकाले विद्यालय नै बन्द हुने अवस्था भएको भन्दै स्थानीय राजेश मिश्रले अख्तियार जिल्ला प्रशासन कार्यालय जिल्ला शिक्षा कार्यालयमा छानबिनका लागि उजुरी दिनुभएको थियो ती निकायले लामो समयसम्म वास्ता नगरेपछि छानबिन गराउन परमादेश माग गर्दै मिश्रले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो जसमा अदालतले चार महिनाभित्र छानबिन गरेर जानकारी दिन आदेश दिएको थियो दुई हजार छैसठी साल असारमा आदेश दिए पनि आजसम्म कसैले चासो नदिएपछि उहाँले फेरि अब हेलनाको रिट हाल्नु भएको छ जसमा अख्तियारका तत्कालीन सचिव भगवती काफ्लेले काफ्रे काफ्ले सहितका अधिकारीहरू प्रतिवादी रहेका छन् रुकुमको सदरमुकाम खलङ्गा सहित जिल्लाका आठवटा गाउँ विकास समिति हप्ता दिनदेखि अन्धकारमय बनेका छ बाफीकोट गाउँ विकास समिति भागलेमा रहेको विद्युत उत्पादन गृहमा रहेको उपकरणमा खराबी आएपछि आठ गाविस विद्युत विहीन बनेका हुन् यही असार एक्काइस गते बिहान उपकरणमा खराबी आएपछि रुकुमेलीहरू विद्युत भार कटौतीको मारमा परेका हुन् उपकरण मर्मत नभएसम्म जिल्ला जिल्ला सदरमुकाम खलङ्गा छेवाङ स्याला पाखा झुला बाफीकोट पिपल पिपल पोखरा र रुकुमकोट गाउँ विकास समितिका उपभोक्ताले हरेक दिन बिस घण्टा विद्युत भार खेपिरहेका छन् चालु आ चालु अवस्थामै रहे पनि उपकरण चौबिसै घण्टा चलाउन नमिल्दा विद्युत कटौती गरिएको रुकुमेली विद्युत ऊर्जा विकास उपभोक्ता समितिका अध्यक्ष जोख बहादुर मल्लले बताउनुभयो राष्ट्रिय खबरमा अब खबर छोटकरीमा गुणस्तरीय परीक्षा प्रणाली अप्नाई परीक्षालाई मर्यादित गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै जिल्ला शिक्षा कार्यालय प्युठान पुरस्कृत भएको छ परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले प्युठानलाई पुरस्कृत गरेको हो यस वर्षको एसएलसी परीक्षाको उत्तर पुस्तिका परीक्षणमा पहिलो पटक जिम्मा पाएको कार्यालयले देशभरकै उत्कृष्ट परीक्षा केन्द्रहरू बनाएको भन्दै एक लाख रुपियाँ रकमसहित पुरस्कृत गरिएको जिल्ला शिक्षा कार्यालय प्युठानले जनाएको छ दार्चुला जिल्लामा बिमारी पीडितका लागि लगिएको बयालिस क्विन्टल चिनी बिस दिनदेखि डडेलधुरामा थन्किएको छ साल ट्रेडिङ कर्पोरेसन कार्यालय धनगढीले पठाएको पचास क्विन्टल चिनी मध्ये आठ क्विन्टल मात्र नेपाली सेनाको हेलिकप्टर मार्फत दार्चुला पठाइएको र बाँकी बयालिस क्विन्टल चिनी बिस दिनदेखि ढुवानी रोकिएपछि डडेलधुरामा थन्किएको साल ट्रेडिङ कर्पोरेसनका लक्ष्मण सिंह धामीले बताउनुभयो ढुवानी व्यवस्था नभएकाले डडेलधुरामा राखिएको कार्यालयका विभागीय प्रमुख केशव प्रसाद पाण्डेले बताउनुभयो बाँके प्रहरीले लागु पदार्थ सहित दुईजनालाई पक्राउ गरेको छ चेक जाँचका क्रममा एकजना भारतीय र एकजना नेपालीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ भारतीय नागरिक मोहम्मद जमीरलाई सत्र पोका ब्राउन सुगर र एक किलो चरेस र बिस ग्राम अफिम सहित जाजरकोट सीमामा अर्जुन थापालाई जमुना प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको हो बैतडीको सिद्धेश्वरका विद्यार्थी वृक्षारोपणमा जुटेका छन् विद्यालय परिसरमा रहेको करिब दस रोपनी जमिनमा लप्सी वीरेन्द्र फुल कोयाले कोयाले आरु चिउरा लगायतका बिरुवा रोपिएको विद्यालयका संयोजक कृष्ण विष्टले बताउनुभयो सर्लाहीको नवलपुरमा रहेको उष्ण प्रदेशीय बागवानी केन्द्रले यस वर्ष एक करोड भन्दा बढी आमदानी गरेको छ देशकै सबैभन्दा ठूलो बागवानी केन्द्रको बगैँचामा रहेको आँप र लिची करोड भन्दा बढीमा ठेक्का लागेको हो विगतका वर्षहरूमा भन्दा यस वर्ष बागवानी केन्द्रले राम्रो आमदानी गरेको बागवानी केन्द्रलाई उद्धित गर्दै रेडियो एकताबाट हाम्रा सहकर्मी सुरेश बिडारीले खबर पठाएका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 बगाएको देखेको बताएका छन् इजिप्टका अपदस्थ राष्ट्रपति मोहम्मद मुर्सी र मुस्लिम सदस्य बीच विरुद्ध त्यहाँको अदालतले जाँच सुरु गरेको छ मुर्सी र उनका पार्टीका सदस्यहरू विरुद्ध उजुरी परेपछि जाँच सुरु गरिएको अदालतले जनाएको छ जासुसी गरेको प्रदर्शनकारीहरूलाई उक्साएको सैनिक ब्यारेकमा हमला गरेको र अर्थव्यवस्थामा नोक्सान पुर्याएको आरोप उनीहरूलाई लागेको छ तर अदालतले उजुरी कसले गरेको त्यसबारेमा भने अहिलेसम्म केही खुलाएको छैन मुर्सीलाई सेनाले तिन जुलाईमा राष्ट्रपति पदबाट हटाएर अपदस्थ गरेको थियो उनलाई मुर्सीलाई अहिले नजरबन्दमा राखिएको छ यता अमेरिका र जर्मनीले मुर्सीलाई रिहा गर्नुपर्ने माग गरेका छन् रसियाको मस्कोमा यात्रुवाहक बस र मालवाहक लोरी एक आपसमा ठोकिँदा अठार जनाको मृत्यु भएको छ दुर्घटनामा परि अरू पच्चिस जना घाइते भएका छन् रसियाको राजधानीबाट करिब चालिस किलोमिटरको दूरीमा रहेको गाउँमा दुर्घटना भएको बिबिसी अनलाइनले जनाएको छ घटना पश्चात स्थानीय सरकारले भोलि सहरमा शोकको घोषणा गरेको छ राष्ट्रिय खबरमा अब खेलकुदको खबर राजधानीमा जारी प्रथम दक्षिण एसियाली आमन्त्रण भलिबलको खेल तेस्रो खेलमा अहिले नेपालले मालदिप्ससँग प्रतिस्पर्धा गरिरहेको छ अहिलेसम्म एक खेल मात्र जितेको नेपाललाई फाइनल प्रवेशका लागि आजको खेल जित्नै पर्ने दबाव छ जारी प्रतियोगितामा मालदिप्स दोस्रो तथा नेपाल तेस्रो स्थानमा छन् आजै भएको पहिलो खेलमा श्रीलङ्काले अफगानिस्तानलाई तिन शून्यले पराजित गरेको छ श्रीलङ्काले अफगानिस्तानलाई पच्चिस बिस पच्चिस बाइस र पच्चिस तेह्रको सोझो सेटमा पराजित गरेको हो लगातार तीन खेलमा जित निकालेको श्रीलङ्का यसअघि नै फाइनल पुगिसकेको छ भने अफगानिस्तान प्रतियोगिताबाट बाहिरिसकेको छ राष्ट्रिय खबरको अन्त्यमा मूल खबरका शीर्षकहरू पुनः एकपटक सरकारले आर्थिक वर्ष दुई हजार सत्तरी एकहत्तरको बजेट अहिले केही बेरमा सार्वजनिक गर्दै सडक पूर्वाधार विस्तार कृषिको व्यवसायीकरण र चुनाव लगायतका क्षेत्रमा विशेष प्राथमिकता दिइने नेकपा माओवादी लगायतका दलहरूसँग वार्ता गर्ने विषयमा छलफल गर्न चार दलको बैठक जारी चार दल यस चार दल दलसितको वार्ताबाट समाधान निस्कने सम्भावना नरहेको मोहन वैद्यको निचोड मतदाता नामावली दर्ता गराउने म्याच सकिनु अघिल्लो दिन आज देशभरका मतदान केन्द्रहरूमा घुइचो काङ्ग्रेस सभापति कोइरालाद्वारा आजै नाम दर्ता चीनको फुजियान प्रान्तमा समुद्री आँधीमा परि दुई सय जना बेपत्ता इजिप्टका अपदस्थ राष्ट्रपति मोहम्मद मुर्सी र मुस्लिम ब्रदरहुडका सदस्य विरुद्ध अनुसन्धान सुरु र दक्षिण एसियाली भलिबलमा नेपाल र मालदेश भेट्दै श्रीलङ्कासँग अफगानिस्तान पराजित हौस् त नेटवर्कको आज छ बजेको राष्ट्रिय खबर सकियो केही बेरमा प्रस्तुत हुने आर्थिक वर्ष दुई हजार सत्तरी एकहत्तरको बजेट लिएर पुनः हामी उपस्थित हुनेछौँ अहिलेलाई हामी सम्पूर्णलाई बिदा दिनुहोस् नमस्कार टाढी बजारमा रहेको पिसा एक्सिस साइबरको अत्यन्त जरुरी सूचना